र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निङ एकाडेमी खैरोहरी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छ्यालिस एक चौरात्तर र अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य चौध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 साथै पश्चिम चितवनका विभिन्न स्थानमा नदी किनारमा रहेका घरहरू डुबानमा परेका छन् भने नदीले कटान गर्ने क्रम सुरु गरेको स्थानीयले बताएका छन् जिल्ला विपद व्यवस्थापन समिति चितवनले बाढीबाट बस्न सजग रहन सबैमा अपिल गरेको छ जिल्ला विपद व्यवस्थापन समिति चितवनका स्रोत व्यक्ति बलराम लोइटेलका अनुसार नारायणी नदीमा पानीको सतह नौ दशमलव तिन चार सेन्टिमिटरसम्म पुगेको छ नारायणी नदीमा पानीको सतह आठ मिटर पुग्नलाई खतराको सङ्केत मान्ने गरिन्छ नदीमा पानीको सतह छ दशमलव दबाव आठ भन्दा माथि पुगेमा नदी किनारका बासिन्दालाई सचेत रहन सूचित गर्ने गरिन्छ नारायणी नदीमा दुई हजार एकसठी साल पछिको सबभन्दा ठूलो बाढी अहिले आएको स्थानीय बासिन्दाले बताएका छन् बजारदेखि नजिकै रहेको बार गरेको तल्लो बेल्ट डुबानमा परेको छ सो स्थानका घरभित्र पानी बसेपछि स्थानीयवासीहरू सुरक्षित स्थानमा गएका छन् बाढीका कारण नारायणीले नारायणगढमा रहेको बालकुमारी नर्सिङ कलेज सडक बालबालिका पुनस्थापना केन्द्र हाम्रो घरसहितका दुई दर्जन बढी घर डोबानमा परेका छन् पश्चिम चितवनका गुन्जनगर देवेनगर मेगौली मङ्गलपुर लगायतका गाविस नारायणी नदीको बाढीको जोखिममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले सचेत रहन आग्रह गरेको छ बाढीका कोट दुईमा रहेको नदी किनारको बस्ती पनि डुबानमा परेको छ नदी नजिक नजान र तीस आवश्यक सामान तयारी अवस्थामा राख्न चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माले सबैलाई आग्रह गर्नुभएको छ दिउँसोको भन्दा अहिले बाढीको नदीको पानीको सतह केही घटेको छ मेडिकल सिटीको रूपमा चर्चा हुन थालेपछि विभिन्न जिल्लाबाट चितवन उपचारका लागि आउने बिरामीको संख्या बढे पनि बिरामीको उपचार हुने लापरवाहीका घटना बढ्दै गएका छन् लमजुङबाट प्रसुतिका लागि चितवन आएकी एक महिलाले स्वास्थ्य कर्मीको लापरवाहीका कारण शास्ति बिहोर्नु परेको छ साउने गते प्रसुतिका लागि भरतपुर अस्पतालमा भर्ना गरेकी पैँतिस वर्षकी रोमादेवी गुरुङको यौनाङ्गभित्र दुईवटा सेनेटरी प्याड राखेर अस्पतालले डिस्चार्ज गरिदिएको छ दुई गते बिहान सामान्य अवस्थामा बच्चा जन्माएकी गुरुङको रक्तस्राव रोक्नका लागि प्रयोग गरिएको सेनेटरी सेनेटरी प्याड ननिकाली अस्पतालले उहाँलाई डिस्चार्ज गरिदिएको थियो अस्पतालबाट डिस्चार्ज भएको तीन दिनपछि शनिबार बेलुकी घरमा घाउ सफा गर्ने क्रममा स्वास्थ्य कर्मी समेत रेकी गुरुङले युनाङ्गभित्र प्याड फेला पार्नु भएको थियो रातिको समय भएकाले एउटा प्याड घरमै निकालेको उहाँका श्रीमान गुणराज घलेले जानकारी दिनुभयो अरू पनि प्याड भएको आशंकामा फेरि अस्पताल लगेकोमा आइतबार अर्को प्याडमा प्याड पनि फेला परेको घलेले बताउनुभयो गुरुङलाई संक्रमण हुने आशंकामा फेरि एन्टिबायोटिक औषधि दिएर अहिले भरतपुरको कृष्णपुरमा रहेको आफन्तको घरमा राखिएको घलेले जानकारी दिनुभयो आफूले यस बारेमा उजुरी गरेपछि अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुनिलमणि पोखरेल स्वयंले बिरामीलाई हेरेको घलेले बताउनुभयो अस्पतालले गुरुङको उपचारमा खटिने स्वास्थ्य कर्मीको नाम सार्वजनिक गरेको छैन अस्पतालले बिरामीको स्वास्थ्यमा केही खराबी देखिए अस्पतालले निशुल्क उपचार गर्ने र पहिला लापरवाही गर्ने स्वास्थ्य कर्मीलाई कारवाही गर्ने आश्वासन दिएको छ नेकपा एमालेका सचिव शङ्कर पोखरेलले नेपाली कम्युनिष्ट आन्दोलनलाई एकीकृत नेकपा माओवादीले बदनाम गराएको आरोप लगाउनु भएको छ कम्युनिष्ट आन्दोलन वर्गीय आन्दोलन भए पनि माओवादीले जाति आन्दोलनतर्फ मोडेर जाति जाति बीच द्वन्द हुने स्थिति सिर्जना गरेको पोखरेलको भनाइ छ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको पैँतिसौँ स्मृति दिवसको अवसरमा चितवनमा आयोजित प्रवचन गोष्ठीलाई सम्बोधन गर्दै नेता पोखरेलले जनताको हित नगर्ने तर जनतालाई ओकास्ने व्यक्तिहरूलाई निर्वाचित गराएर संविधान सभामा पुर्याएकाले पहिलो संविधान सभा असफल भएको उहाँले टिप्पणी गर्नुभयो नेपालमा पुष्पलाललाई कम्युनिस्टहरूले पिता समान मान्दै आए पनि आफ्नो कालमा सहयात्रीले उहाँको विचार र सिद्धान्तलाई साथ नदिँदा नेपालमा कम्युनिस्ट आन्दोलनले गति लिन नसकेको बताउनुभयो हेटौँडा महाधिवेशन पछि एकीकृत नेकपा माओवादी पनि पुष्पलालले अगाडि सारेको नीतिकै पछि लागेको दावी गर्दै पोखरेलले नेपालका सबै कम्युनिष्टहरूले एक ढिक्का भएर पुष्पलालको नीति अनुसरण गर्न सके मुलुकले तत्काल निकास पाउन सक्ने उहाँको दावी थियो नेकपा माओवादी चितवनले आर्थिक अनियमितता गर्ने र बहुविवाह गर्ने सदस्यहरूलाई कारवाही गरेको छ आर्थिक गतिविधिमा संलग्न भएको अभियोगमा दसजना र पार्टी संगठनमा लागेपछि बहुविवाह गरेको अभियोगमा छजनालाई नेकपा माओवादीले कारवाही गरेको हो कारवाहीमा परेकाहरूको विवरण भने गोप्य राखिएको छ नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरण महासचिव रामबहादुर थापा लगायतको उपस्थितिमा भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा कारवाहीबारे जानकारी दिएको छ चितवनका कार्यकर्तालाई प्रशिक्षण दिन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले मङ्सिर चारको चुनाव विदेशीका लागि हुन लागेको भन्दै एक ढिक्का भएर यसको बहिष्कार गर्ने बताउनु भएको छ उहाँले मङ्सिर चारमा चुनाव हुने नहुनेमा सरकार र चार दल समेत ढोक्क नरहेको दावी गर्नुभयो चार दलीय उच्च स्तरीय राजनैतिक संयन्त्रबाट शर्त नराखी वार्ता गर्न तयार रहेको जानकारी आएकाले आफूहरू वार्ताका लागि तयार रहेको उहाँले बताउनुभयो कार्यकर्ता प्रशिक्षणका क्रममा वैद्यसहित महासचिव रामबहादुर थापा बादल साल चितवन आउनु भएको थियो दुवैले कुनै हातमा चुनाव नदिने बताउँदै चुनाव विरोधी गतिविधि व्यापक रूपमा सञ्चालन गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो यसैबीच नेकपा माओवादी चितवनको इन्चार्जको जिम्मेवारी गुणराज लोहनीलाई दिएको छ संगठन सुदृढीकरण तथा निर्वाचन बहिष्कारको कार्यक्रमलाई सशक्त बनाउन भन्दै चितवनका पाँचवटै क्षेत्रमा संयोजक तोकेर जिम्मेवारी समेत दिएको छ क्षेत्र नम्बर एकमा नारायण शर्मा विपिन क्षेत्र नम्बर दुईमा घननाथ सापकोटा तीनमा अम्बिका मोडबरी चारमा मधुर नेपाल विप्लव र क्षेत्र नम्बर पाँचमा सञ्जय रेग्मीलाई संयोजक तोकिएको छ प्रहरी आचरण विरुद्ध कार्य गर्ने चितवनका छजना प्रहरी जवानलाई जागिरबाट बर्खास्त सहित पचासजना प्रहरीहरूलाई विभागीय कारवाही गरिएको छ प्रहरी कार्यालय चितवनले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी गत दुई हजार उनासत्तरी साल भदौ चौबिस गतिदेखि हालसम्म उनीहरूलाई कारवाही गरेको स्पष्ट पारेको छ कारवाहीमा पर्नेहरूमा एक महिला र सादा पोसाकका एक प्रहरी जवान जवानसहित पचासजना प्रहरीहरू रहेका छन् कारवाहीमा तीसजनालाई नसिहद दिएको सातजनालाई तल्लो टाइम स्केलमा घटुवा गरिएको त्यसै गरी दुईजनाको पदोन्नति रोक्का गरिएको पाँचजनालाई सक्त चेतावनी दिएको र छजनालाई जागिरबाटै बर्खास्त गरेको चितवनका प्रहरी उपरीक्षक दीपक कुमार थापाले जानकारी दिनुभयो यसबीच आफ्नो पेसाप्रति कर्तव्य निष्ठ भई इमान्दारितापूर्वक जनताको सेवा गर्ने जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत उनापचासजना प्रहरी जवानहरूलाई प्रहरी कार्यालय चितवनले सम्मान एवं पुरस्कृत गरेको छ सम्मानित हुनेहरूमा प्रहरी निरीक्षक एकजना प्रहरी नायब निरीक्षक नौजना यस्तै तेह्रजना प्रहरी हवलदार र सत्रजना प्रहरी जवान रहेको उपरीक्षक थापाले जानकारी दिनुभयो गत वर्षको भदौ चौबिस गतिदेखि हालसम्म जिल्ला प्रहरी कार्यालय चितवनमा सात सय एकचालिसजना विरुद्ध मुद्दा दर्ता भएको छ चितवनका प्रहरी प्रेक्षक दीपक कुमार थापाले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिनुभएको हो थापा चितवनबाट सोह्र भोलिबाट दङ्गा नियन्त्रणगढ काठमाडौँ जाँदै हुनुहुन्छ उहाँले आफ्नो कार्यकालमा भएका गतिविधि तथा क्रियाकलापको बारेमा आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिनुभएको हो उहाँका अनुसार गत भदौ चौबिसदेखि हालसम्म चितवन प्रहरीमा सात सय एकचालिसजना विरुद्ध मुद्दा दर्ता जसमध्ये पाँच सय अन्ठानब्बेजना पग्र परेका छन् भने एक सय त्रिचालिसजना फरार रहेका छन् फरार मध्ये फरारमध्ये जनाको सार्वजनिक अपराध अन्तर्गतको मुद्दा भएकाले उनीहरू जिल्ला प्रशासन कार्यालय भरतपुरमा हाजिर भइसकेको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रेक्षक थापाले आफ्नो एघार महिनाको चितवन बसाइमा संगठित रूपमा हुने अपराध नियन्त्रण गर्ने गर्न आफू सफल भएको बताउनु भएको छ उहाँले अपराध नियन्त्रणमा आफूलाई सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिनुभएको छ सञ्चारकर्मीहरूसँगको सहकारीले अपराध नियन्त्रणमा सहयोग पुगेको उहाँको भनाइ थियो चितवनका एसपी दीपक कुमार थापा सौरा भएर दङ्गा नियन्त्रणगढ काठमाडौँ जाँदै हुनुहुन्छ भने चितवनका महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँमा कार्यरत एसपी प्रधन्न कुमार कार्की आउँदै हुनुहुन्छ आज पूर्णिमा आफूलाई शिक्षा दिने गुरुको पूजा गरी मनाइएको छ विद्यार्थीहरूले आफूलाई विद्यादान गर्ने गुरुहरूलाई पूजा र सम्मान गरी मुलुकभर गुरु पूर्णिमा पर्व मना मनाएका हुन् हिन्दू संस्कृतिमा अज्ञानतारूपी अन्धकार हटाई प्रकाशतर्फ डोर्याउने गुरुलाई ब्रह्म विष्णु महा महेश्वरका रूपमा सम्मान गर्ने परम्परा रहेको छ सहकर्मी सम्झना श्रेष्ठको रिपोर्ट गुरु ब्रह्मा गुरु विष्णु गुरु देव महेश्वर गुरु साक्षात परम ब्रह्मा तस्मै श्री गुरुबे नम आज गुरु पूर्णिमा हिन्दू संस्कृतिमा अज्ञानता रूपी अन्धकार हटाई प्रकाशतर्फ डोर्याउने गुरुलाई ब्रह्मा विष्णु महेश्वर र परम ब्रह्मा भनी उच्च सम्मान गरिँदै आइएको छ प्राचीन कालमा गुरुकुलमा शिक्षा प्राप्त गरी घर फर्कन लागेका विद्यार्थीलाई आमाबाबु गुरु र अतिथिलाई देवता मान मातृदेव भव पितृदेव भव आचार्य देव भव अतिथि देव 好吧。 अतिथि देवभव भनिदिने गरेको शिक्षाले गुरुमा बाबु जस्तै उच्च सम्मान दिने गरिएको पाइन्छ भगवान राम कृष्ण आदि सबैले गुरु परम्पराबाटै शिक्षा दीक्षा पाएको तथा उनीहरूको जीवनका हरेक कठिन परिस्थितिहरूमा गुरुको महत्वपूर्ण भूमिका रहेको पनि सुनेका छौ वास्तवमा जुनसुकै विषयमा राम्रो ज्ञान आवश्यक पर्ने हुँदा गुरु पूर्णिमाको विशेष महत्व रहेको छ भन्नुहुन्छ पण्डित नेवराज शर्मा पौडेल विष्णुले हो यदि भगवान्भन्दा पनि ठुलो गुरु भगवान् भएको हुँदा त्यस कारण गुरुलाई मान्ने परम्परा चलिआएको हो यदि गुरुकुलमा बसेर गुरुको गुरु र गुरुआको सेवा गरेको छ भने उसको गुरुले दिएको आशीर्वादहरू चाहिँ लाग्ने हुँदा हाम्रो वैदिक हिन्दू धर्मले गुरुको बारेमा महत् महत् महत्त्वता दिएको छ त्यो कुरा सत्यता हो अब जस्तै गुरु नभइकन खास कुनै कुरा हुन सक्दैन जस्तै विद्या हासिल गर्नको लागि को चाहिँ गुरुको अब आवश्यकता पर्छ गुरु हामी चाहिँ अन्धकारमा कोठामा बसेका छौँ त्यो त्यो कोठामा यदि चाहिँ हामीले केही देख्न सक्दैनौँ त्यस कारण हाम्रो हृदयको हृदयको बत्ती भनेको कुरो विगतबाट वर्तमानमा आउँदा यस बालबालिकादेखि कला र सिप सिक्ने व्यक्तिहरूले आजको दिनलाई श्रद्धापूर्वक मनाउने गर्दछन् आफ्ना गुरुलाई शुभकामना उपहार दिएर विशेष गरी शहरी क्षेत्रका विद्यालयमा यस दिनले ह्याप्पी टिचर्स डे लेखिएका आकर्षक कार्ड तथा मूल्यवान उभिएर विद्यार्थीहरू आफ्ना गुरुप्रति सम्मान प्रकट गर्दछन् गुरुको उपदेश गुरुलाई आधार गर्दै गुरु पूर्णिमा मनाए भन्नुहुन्छ हरिहर मन्दिरमा गरेका शिष्य राजन आचार्य अहिले अरूले गुरु मान्दैन अब म चाहिँ गुरु मान्छु किनकि गुरु गुरु भनेको हामीलाई आर्जन दिने हो गुरु बिना शिक्षक कहिलेबाट लामो हुन्न बिहान होस् अनि उहाँलाई सन्ध्यावती दिवाली भएपछि दर्शन अनि गुरु गुरु भाषा गयो गुरुलाई त्यसो त गुरु पूर्णिमा मनाइरहँदा आज भोलि यो यान्त्रिक जीवनमा आध्यात्मिक सोच तथा भावनात्मक कुराले कम महत्व पाइरहेको छ त्यसैले आज गुरु चेलाको सम्बन्धमा पनि त्यति मिठास पाइँदैन विद्या बिक्रीतर्फ गएकाले शिष्यहरूमा गुरुप्रति श्रद्धाभावको अभाव देखिएको भन्नुहुन्छ फेरि पनि पण्डित नेवराज शर्मा रूपमा पौडेल यो विद्या विकृति चाहिँ आइसकेको छ अहिले विद्या बिक्रीमा भएको छ बिक्री तर्फ गइरहेको छ त्यस कारण गुरुलाई गुरुलाई मानेर पनि मान्छे के मैले चाहिँ मैले पढेको तर तिर पढेको भन्ने भावना चाहिँ परिवर्तन भएको छ क्या मान्छेहरूमा त्यस कारण गुरुको चाहिँ जति पहिलो थियो त्यति चाहिँ वास्ता घटेका हिन्दू परम्परामा बिना गुरु जीवन सफल हुँदैन भन्ने मान्यता हुनाले गुरुको आवश्यकता अनिवार्य हुन्छ तर गुरु सामान्य नभई ब्रह्म ज्ञानी तत्ववेत्ता हुनुपर्दछ गुरु जीवनमा बाँच्ने आधार हो प्रेरणा हो अनि भक्ति मात्र होइन जीवनको शक्ति पनि हो भनिन्छ ईश्वरले प्रकृतिको नियम उल्लङ्घन गर्न सक्दैन तर गुरु आफ्नो शिष्यको लागि प्रकृतिको छ यसमा महाभारतको प्रसङ्ग जोड्न सकिन्छ द्रौपदीले आफ्नो अस्तित्व रक्षार्थ कोही तत्व नभएपछि उनले आफ्ना गुरु कृष्णलाई पुकारेकी थिइन् त्यहाँ बाह्र हातको साडी कहिले नसकिने लम्बा परिणत भएको थियो जे होस् हरेक चेला आफ्नो गुरुको पथमा हिँड्दै गुरुभन्दा बढी ज्ञानी विवेकी तथा सृजनशील हुनु नै साँचो अर्थमा गुरु दक्षिणा हो बाँकी समाचार आज साउन महिनाको पहिलो सोमबार हिन्दू धर्मावलम्बीहरू शिव मन्दिरमा पूजा आराधना गरेर मनाएका छन् साउन महिनाको सोमबार शिवको व्रत बसे मनले चिताएको पुर्याउने विश्वास रहेकाले देशभरिका शिव मन्दिरमा धर्मावलम्बीको भिड लागेको छ विशेष गरी महिलाहरू हरियो रङ्गका सुरा मेहेन्दी र गेरु वस्त्र लगाएर भगवान शिवको पूजा तथा आराधना गरी व्रत बस्ने गर्छन् साउनको पहिलो सोमबार पारेर नारायणी नदीको जल लिएर देवघाट पुग्ने बोलबम यात्रीको सङ्ख्या आज धेरै छ देवघाटमा बोलबम मेला भर नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरू देवघाट देवघाट आइपुगेका छन् साउन महिनाभर देवघाटमा बम मेला लाग्ने गर्दछ विशेष गरी सोमबार तीर्थालुहरूको बढी भिड लाग्ने गरेको छ नदीमा बाढी बढेकाले जल भर्ने क्रममा बग्न सक्ने भन्दै सुरक्षा व्यवस्था मजबुत पारिएको छ नेपाली स्काउट चितवनको आयोजनामा आजबाट तिन सय साठी र तिन सय एकति एकसठीौँ बेटिसी र दुई सय पैँसठीौँ पिटिसी स्काउट मास्टर तालिम पश्चिम चितवनको गुन्जनगरमा सुरु भएको छ चितवनसहित बाह्र पर्सा धनुषा काठमाडौँ र भक्तपुरका गरी सतहत्तरजना स्काउट शिक्षक शिक्षिकाको सो तालिममा सहभागिता रहेको नेपाली स्काउट चितवन जिल्ला सङ्गठन आयुक्त साजन थापा मगरले जानकारी दिनुभयो तालिममा भरत शाह चित्रलेखा उपाध्याय र विजय किशोर झाले सहभागीलाई प्रशिक्षण दिनु सुन्नुहुनेछ अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ यही अवस्थामा मङ्सिर चार गति नै चुनाव हुनेमा विश्वास गर्न सकिएला ए आधार छैन बी होला पनि र सी गृह कार्य अझै गर्नुपर्छ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 ट्राफिक खबरसँग हामी स्थानीय समाचारको अन्त्यमा छौँ तपाईँको गाउँठाउँमा कुनै घटना दुर्घटना घटेका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गरिदिनुहुन्छ भने हामीलाई जानकारी गराउनुहोला जानकारी गराउने हाम्रो फोन नम्बर हो शून्य छप्पन्न पाँच त्रिसठी दुई सय पच्चिस पाँच त्रिसठी तिन सय तिस तपाईँसँग फ्याक्सको सुविधा छ भने फ्याक्स पनि गर्नुहोला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय एकतिसमा इमेलको सुविधा छ भने हामीलाई इमेल पनि गर्नुहोला इमेल ठेगाना हो रेडियो एट जिमेल डट कम